बन्द भएका छन् सुरक्षाको माग गर्दै अस्पतालका सेवाहरू बन्द गर्नु चितवन मेडिकल कलेजले जनाएको छ सेवा बन्द भएपछि उपचारको लागि अस्पताल पुगेका बिरामीहरू मर्कामा परेका छन् भरतपुर नगरपालिका बाह्र बसन्तचोक निवासी बाइस वर्ष भवानी खतिवडा घिमिरेको उपचारको क्रममा मृत्यु भएपछि चिकित्सकको लापरवाहीको कारण उनको ज्यान गएको भन्दै पीडित पक्ष तोडफोडमा उत्रिएको पीडित पक्ष तोडफोड उत्रिएकाले हिजो दिनभर अस्पताल तनावग्रस्त बनेको थियो आज पनि पीडित पक्ष र अस्पताल प्रशासनबीच भएको वार्ता सहमतिमा पुग्न सकेन झडपको स्थिति बनेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ अस्पतालमा भएको तोडफोडको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संगठनले विरोध गरेका छन् चितवनका सबै अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी र चिकित्सकले अस्पताल तोडफोडको विरोधमा आज हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् निर्वाचन सम्बन्धी अध्यादेशका विवादित विषयमा सहमति जुटाउन उच्च स्तरीय राजनैतिक समिति असफल भएको छ दलहरूले अब चुनावका लागि आवश्यक प्रक्रिया शुरू गर्न सरकारलाई आग्रह गर्ने भएका छन् राजनैतिक समितिको आज बसेको बैठकमा त्रेछोड लगायतका विवादित विषयमा छलफल भए पनि कुनै सहमति हुन सकेन कंग्रेस र एमाले त्रेछोड राख्नुपर्ने र फौजदारी अभियोग लागेकालाई उम्मेद्वार बनाउन नहुने अडानमा छन् भने ए माओवादी र मधेसी मोर्चाले पुरानै कानून अनुसार चुनाव गर्नुपर्ने बताएका छन् माथिल्लो त्रिशुली थ्री ए परियोजनाको क्षमता बढाउने सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रेका विद्युत प्राधिकरणका कर्मचारीले आज पनि मन्त्री निवासमा साढे दुई घण्टा बिजुली अवरुद्ध गरेका छन् बिहान साढे दस बजेदेखि एक बजेसम्म उनीहरूले मन्त्री क्वाटर पुलचोकमा बिजुलीको लाइन काटेका हुन् उनीहरूले प्राधिकरणको मुख्य कार्यालयमा पनि बिहान साढे दस बजेदेखि साढे दुई बजेसम्मको लागि लाइन काटेका थिए कर्मचारीले विद्युत प्राधिकरणको काउन्टर आकस्मिक सेवा बाहेकका सबै कामकाज ठप्प पारेका छन् भने देशैभर प्राधिकरणको गाडी पनि चल्न दिएका छैनन् राष्ट्रिय कर्मचारी संगठन कर्मचारी युनियन कर्मचारी संघ र कर्मचारी कल्याण परिषदले ऊर्जा मन्त्री र सरकार भ्रष्टाचार भ्रष्टाचारीको चङ्गुलमा परेर अर्बौं रुपियाँ डुबाउने खेलमा लागेको भन्दै गएको आइतबारदेखि आन्दोलन थालेका हुन् पर्साको पर्सौनी भाडामा प्रहरी र स्थानीय स्थानीयवासबीच झडप हुँदा दुई प्रहरी प्रहरीसहित सातजना घाइते भएका छन् गाजाको कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले निर्दोष तीनजना गाउँलेलाई पक्राउ गरेको विरोधमा स्थानीय बासिन्दाले पर्सौनी भाडा प्रहरी चौकी घेराउ गर्दै नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरी र गाउँले बीच झडप भएको हो गाउँले प्रहार गरेको ढुङ्गाले लागेर प्रहरी हवलदार रमाकान्त चौरसिया र प्रहरी जवान हरिनन्दन श्रीवास्तव घाइते भएको प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो घाइते हुनेहरूमा स्थानीय दिपेन्द्र शाह कानु फुलमती देवी मनोइनी नेसा खातुन दिल हसन मिया र अनुर हसन मिया रहेका छन् उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भिडलाई तेतरबितर पार्न प्रहरीले आठ राउन्ड हवाई फायर र एक सेल अश्रु ग्यास पनि प्रहार गरेको प्रहरी उपरीक्षक पैताम्बर अधिकारीले बताउनुभयो स्थानीयवासीको प्रदूषणको कारण स्थिति तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय पोखरिया अमरपट्टी प्रहरी चौकी र सशस्त्र प्रहरी बसे क्याम्पबाट सुरक्षाकर्मीको थप टोली पर्सौली भाटामा पुगेको थियो इराकको राजधानी बगदाद स्थित एक बजारमा भएको कार बम आक्रमणमा कम्तीमा बाह्रजनाको ज्यान गएको छ सिया मुस्लिमहरूको बाहुल्यता रहेको सो क्षेत्रमा दुईवटा आत्मघाती कार बम विस्फोट भएको थियो विस्फोटमा दर्जनौ व्यक्ति घाइते भएको प्रहरलाई उद्धित गर्दै बिबिसीले जनाएको छ इराकमा पछिल्लो समय दिनौजसो बम आक्रमणहरू भइरहेका छन् इराकमा गत महिना मात्र एक भन्दा बढी नागरिकले ज्यान गुमाइसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ र तेस्रो राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिता आगामी असार सातदेखि बाह्र गतेसम्म सञ्चालन हुने भएको छ नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजुले आज दिनुभएको जानकारी अनुसार मनमोहन स्मृति चेस एकाडेमी ललितपुरको आयोजना तथा जिल्ला सहकारी संघ ललितपुरको स्वप्रायोजनमा सञ्चालन हुने प्रतियोगिता लेकम नक आउटको आधारमा खेलाइनेछ स्विस लिग अन्तर्गत सात चरणमा सञ्चालन हुने प्रतियोगिताको उत्कृष्ट चार टिमबीच नक आउट खेल सञ्चालन हुनेछ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न रघुनाथ महर्जनको संयोजकत्वमा पन्ध्र सदस्य आयोजक कमिटी समेत गठन गरिएको छ विश्व बुद्धिचाल महासंघ फिडे र नेपाल बुद्धिचाल संघको स्वीकृतिमा सहित सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा जिल्ला बुद्धिचाल संघहरूबाट टिमको सहभागिता अनिवार्य गरेको र क्लबले बढीमा एकजना विदेशी खेलाडी सहभागी गराउन पाइने जनाएको छ प्रतियोगितामा कुल नगद पुरस्कार रु एक लाख तिस हजार व्यवस्था गरिएको छ यसमध्ये विजेतालाई रु पचास हजार उपविजेतालाई रु तिस हजार त्यति हुनेलाई रु बिस हजार चौथोलाई रु दस हजार प्रदान गरिनेछ त्यस्तै हरेक बोर्डका उत्कृष्ट चारजनाले जनै रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् प्रतियोगितामा देशभरबाट चालिस क्लब सहभागी हुने जनाइएको छ प्रतियोगिता सञ्चालनको लागि रु चार लाख तीस हजार खर्च लाग्ने अनुमान गरिएको छ हौस् त न चार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार